अर्पण टाइम चेक यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशारोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी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 घिमिरेको अध्यक्षतामा प्रहरी प्रधान कार्य नक्सालमा बोलाइएको भेलामा तीनवटै सुरक्षा निकायका उच्च अधिकारीहरूले पनि सहभागिता रहनेछ गृह मन्त्रालयका प्रवक्ता शङ्कर कोइरलाले अहिले सुरक्षा अवस्थाको समीक्षा सहित नयाँ सुरक्षा योजनाको विषयमा छलफल हुने जानकारी दिनुभयो भेला अहिले बेरमा शुरू हुनेछ क्षेत्रीय प्रमुखहरूले आफ्नो क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी गराएपछि गृह मन्त्रालयले तयार गरिरहेको सुरक्षा योजनाका विषयमा छलफल हुनेछ चुनावको विरोध गरिरहेका दलहरू र तराईका सशस्त्र समूहलाई नियन्त्रणमा लिने दुईवटा फरक रणनीतिमा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको छ प्रवक्ता कोइरालाका अनुसार सुरक्षा अधिकारीसँगको छलफलपछि चुनाव केन्द्रित एकीकृत सुरक्षा योजनालाई सरकारले अन्तिम रूप दिनेछ नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्दैछ छलफलका क्रममा विवाद भएपछि स्थगित भएको केन्द्रीय समिति अनुमा रहेपछि आज केन्द्रीय सचिवालयको बैठकपछि केन्द्रीय सदस्यको मनोनयन जिम्मेवारी विभाजन र चुनावी अभियानका विषयमा छलफल हुनेछ पार्टी कार्यबलकोमा बस्ने बैठकमा पार्टी अतिरिक्त विषयमा पार्टी आन्तरिक विषयसहित संविधानसभा चुनाव र पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा पनि छलफल हुने सचिव युवराज गेवालीले जानकारी दिनुभयो उहाँले केन्द्रीय कमिटिमा अध्यक्ष प्रतिवेदनमाथि भएको आएको सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने बताउनुभयो एमाले चुनावी घोषणा पत्रमा तयार गर्ने क्रममा रहेकाले त्यसमा छलफल बढी केन्द्रित हुने गेवालीले बताउनुभयो एमाले चुनावी घोषणा पत्र सहित उम्मेद्वार छनौट लगायतका विषयमा छलफल गर्न अध्यक्ष झलनाथ खनालको संयोजकतम समिति बनाएको छ चुनावमा देशव्यापी अभियान चलाउने नीतिअनुसार शुरू भएको नेपाली कंग्रेसले तीन दिने प्रशिक्षक प्रशिक्षण आज सकिँदैछ कंग्रेस केन्द्रीय समिति नीति तथा प्रशिक्षण प्रतिष्ठानले अस्तिदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रम आज सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण सकिएपछि यसै हप्ता प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो पचहत्तर जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा सुसूचित गर्ने सूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरेको कंग्रेसले जनाएको छ प्रशिक्षणमा समसामयिक राजनैतिक सवालहरूमा नेपाली कंग्रेसको दृष्टिकोण कंग्रेस र अरू दलहरूबीचको भिन्नता तथा भावी निर्वाचनको तयारी र नयाँ संविधानको विषयवस्तुबारे पनि छलफल भइरहेको छ प्रशिक्षक प्रशिक्षण सकेपछि तीन जना प्रशिक्षक गाउँ गाउँमा खटिनेछन् राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधान सभा निर्वाचनको बाधकका रूपमा राजनैतिक उच्च स्तरीय समिति रहेकाले त्यसलाई खारेज गरी निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नु भएको छ पार्टीले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले कुनै प्रजातान्त्रिक अधिकार र वैधानिक नरहेको समितिको सट्टा मन्त्री परिषदका अध्यक्ष वा राष्ट्रपतिले सर्वदलीय गोलमेज सम्मेलन आह्वान गरी मुलुकलाई समाधान दिनुपर्ने धारणा राख्नुभयो निर्वाचनमा सहभागी हुने नहुने व्यक्तिको प्रजातान्त्रिक अधिकार भए पनि निर्वाचनलाई भौतिक रूपमा निबिथ्ने कार्य गर्नु गलत रहेको अध्यक्ष थापाको ठम्याइ थियो निर्वाचनको पूर्व तयारीका रूपमा पार्टीले योजना आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष थापा त्यहाँ पुग्नु भएको हो काठमाडौँ महाराजगञ्जको एक गेस्ट हाउसमा आज बिहान आग लागि हुँदा दुईजना घाइते भएका छन् रामचन्द्र होमा गाईको क्याफे एन्ड गेस्ट हाउसमा ग्यास लिक भएर आगो लागेको महाराजगञ्ज प्रहरीले सुनाएको छ आग लागिमा परि हुमा गाईकी श्रीमती एकाउन्न वर्ष रन्जु र त्यही काम गर्ने पैँतालिस वर्षीय नरेन्द्र बस्नेत घाइते भएका हुन् उनीहरूको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ भान्साघरमा ग्यास लिक भएर दुईवटा सिलिन्डर पड्किँदा आगलागी भएर झन्डै छ लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ भक्तपुरको बर्ड फ्लू संक्रमित फर्मबाट भैरवातर्फ लगिएको कुखुरा आज बिहान ललितपुरको सुन्दरीघाटबाट बरामद गरिएको छ कटुन्जी दुईको गंगा जमुना कुखुरा फार्मले चार सय पचासवटा प्यारेट कुखुरा राति नै भैरवा लैसान लाग्दा पशु जिल्ला पशु सेवा कार्यालय ललितपुरले बरामद गरेको हो पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र प्रसाद भट्टले बर्ड फ्लू संक्रमित कुखुरा बिक्री गर्नको लागि कुखुरा लगिँदैछ भन्ने जानकारी दिएपछि ललितपुरको पशु सेवा कार्यालयले नियन्त्रणमा लिएको हो नियन्त्रणमा लिएको कुखुरालाई आज नै सुन्दरीघाट मल पोखरी नजिकै यसका भेटरले खाल्डो खनेर पुरेको पशु सेवा कार्यालय ललितपुरका प्रमुख डाक्टर प्रसाद शाहले जानकारी दिनुभयो भक्तपुरको सिपादोल गाविस नौ र नङखेल गाविस दुईमा रहेको पञ्चराम केसी र बलराम केसीको तेसफामा बर्ड भेटेपछि एक हप्तामा दुई हजार भन्दा बढी कुखुरा मारिसकेको स्थानीय बासिन्दाले बताएका छन् आज जुलाई उन्तिस तारिक अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्नको लागि यो दिवस यसै अवसरमा आज दिउँसो तीन बजे राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुने विशेष कार्यक्रममा नेपालमा बाघको नयाँ तथ्याङ्क सार्वजनिक गरिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मेघ बहादुर पाण्डेले जानकारी दिनुभयो सन् दुई हजार आठको अनुसार नेपालमा बाघको संख्या एक सय एक्काइस थियो प्रत्येक चार वर्षमा बाघ गणना गर्ने कार्यक्रम अनुसार केही समय अघि गणना गरिएको बाघको संख्या आज सार्वजनिक सार्वजनिक गर्न लागि हो यसअघि आज राष्ट्रिय बाघ संरक्षण समन्वय समितिका अध्यक्ष मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई यसबारे जानकारी गराउने कार्यक्रम छ नेपाल सरकारले सन् दुई हजार बाइससम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्यको साथ दुई हजार नौदेखि यो अभियानकै रूपमा अगाडि ल्याएको हो नलप्रासीको दलदली बुलिङटार सडक खण्ड अन्तर्गत बोछा पोखरीमा हिजो राति जीप पल्ट दुईजनाको घटनास्थलमा नै ज्यान गएको छ भने चारजना घाइते भएका छन् काउसतीबाट बोलिङटारका लागि हिँडेको बा दुई छ तिन नौ छ तिन नम्बरको जीप सडकबाट तिन सय मिटर तल खस्दा दुर्घटना भएको स्थानीय प्रेमसोती मगरले जानकारी दिनुभयो दुर्घटनामा परि काउसतीका नन्दो न्युपानी र प्रकाश बस्यालको घटनास्थलमा नै ज्यान गएको काउसती प्रहरले जनाएको छ दुर्घटनामा परि बोलिङटारका मणिराम तिवारी सुशान्त तिवारी काउसतीका राम राजकुमार सिग्देन र रामजी कुवर घाइते हुनुभएको छ अब पाल अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ नेकपा माओवादीका केन्द्रीय सदस्य जोगबहादुर महराले पार्टी अध्यक्ष प्रचण्डलाई जथाभावी अरूतालाई गाली नगर्न दिएको सुझावप्रति तपाईँ के भन्नुहुन्छ यस सहमति र समझदारीमा अप्ठ्यारो पर्ने चिन्ता बे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 print Ratnanagar एक सौ राचौक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस अन्तर्राष्ट्रिय समाचार इटालीमा बस दुर्घटना हुँदा सैतिस जनाको मृत्यु भएको छ विदा मनाउन गएका करिब पचास यात्रु बोकेको सो बस दुर्घटना हुँदा अरू एघार जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ एफेलिनो सहर नजिक भएको दुर्घटनामा बालबालिका पनि परेका छन् बस चालकको पनि निधन भएकाले दुर्घटनाको कारण भने थाहा हुन सकेको छैन फ्लाइओभरबाट तीस मिटर तल खसेको बसले केही कारलाई पनि ठक्कर दिएको थियो भारतीय कलाकार जगदीश राजको निधन भएको छ बलिउडमा धेरैजसो प्रहरी निरीक्षकको भूमिका निर्वाह गर्ने चरित्र अभिनेता जगदीशको निधन भएको हो सन् उन्नाइस सय अठाइसमा पाकिस्तानमा जन्मिएका जगदीश राजले ख्यातिप्राप्त बलिउड स्टार अमिताभ बच्चन र देवानन्दसँग पनि काम गर्नुभएको थियो उहाँले अभिनय गरेका हम दोनो कालाबजार जाने मेरा नाम ड्रिम गर्ल दिवार लगायत चलचित्र चर्चित छन् एक सय चौवालिसवटा फिल्ममा प्रहरी निरीक्षकको भूमिका निभाएर जगदीश राजले गिनेज ओल्ड रेकर्डमा समेत नाम लेखाउनु भएको थियो अब खेल समाचार वेस्ट इन्डिज विरुद्धको दोस्रो ट्वेन्टी ट्वेन्टी क्रिकेट पनि पाकिस्तानले जितेको छ आज बिहान घरेलु टोली वेस्ट इन्डिजलाई एघार रनले हराउँदै दुवै दुवै खेलको ट्वेन्टी ट्वेन्टी श्रृङ्खला पाकिस्तानले दुई शून्यले जितेको हो टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले सात विकेटको क्षतिमा एक रन बनायो पाकिस्तानका लागि उमर अकमलले नट आउट छयालिस र अहमद सिजातले चौवालिस रनको योगदान दिए एक रनको विजय लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिज नौ विकेटको क्षतिमा एक रनमा समेटियो पाकिस्तानका लागि सोइल तनवीर जुल्फियर बाबर र ईद अजमलले दुई दुई र मोहम्मद हाफिज र सैद अफ्रिदीले एक एक विकेट लिए यसअघि भएको पाँच म्याचको श्रृङ्खलामा पनि पाकिस्तानले तीन एकले जितेको थियो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन सुरक्षा रणनीतिका विषयमा छलफल गर्न सरकारद्वारा सुरक्षा प्रमुखहरूको भेला आह्वान नेकपा एमाले रिक्त रहेको केन्द्रीय सदस्यहरूको मनोनयनका विषयमा आज छलफल गर्ने चुनावमा देशव्यापी अभियान चलाउने नीति अनुसार शुरू भएको नेपाली कंग्रेसको तीन दिने प्रशिक्षक प्रशिक्षण आज सकिँदै राजनैतिक उच्च स्तरीय समिति संविधान सभाको बाधक भएकाले खारेज गरी निर्वाचनको वातावरण निर्माण गर्नुपर्ने राप्रपा नेपालका अध्यक्ष थापाको धारणा इटलीमा बस दुर्घटना हुँदा सैतिसजनाको मृत्यु एक सय चौवालिसवटा फिल्ममा प्रहरी निरीक्षकको भूमिका निभाएका निभाएर ग्रेसोल रेकर्ड राखेका भारतीय कलाकार जगदीश राजको निधन र वेस्ट इन्डिज विरुद्धको दोस्रो ट्वेन्टी